वर्ष भौमा परदेश छिरेको अझैसम्म छैन ऋण तिरेको भेटम भेटम हुन्छ जहिले नि तिमीलाई नै भेटम भेटम हुन्छ देशमा छु सानो सम्झे मन हुन्छ म परदेश छिरेको अझैसम्म छैन तिरेको भेटम भेटम हुन्छ जहिले नि तिमीलाई नै भेटम भेटम हुन्छ परदेशमा छु सानो सम्झे मन हुन्छ परदेशमा छु सानो सम्झे मन हुन्छ छु धेरै तर माया यो दिलमा छ गाडा भेटम भेटम हुन्छ जहिले नि तिमीलाई नै भेटम भेटम हुन्छ परदेशमा छु सानो सम्झे मन हुन्छ छु धेरै टाढा तर माया यो दिलमा छ भेटम भेटम हुन्छ जहिले नि तिमीलाई नै भेटम भेटम हुन्छ परदेशमा छु सानो सम्झे मन हुन्छ परदेशमा छु सानो सम्झे मन हुन्छ यो छाती चर्किँदा बनाइदिन्छ साथी घर फर्किँदा भेटम भेटम हुन्छ जहिले नि तिमीलाई नै भेटम भेटम हुन्छ परदेशमा छु सानो सम्झे मन हुन्छ यो छाती चर्किँदा बनातिन्छ साथी घर फर्किन भेटम भेटम हुन्छ जहिले नि तिमीलाई नै भेटम भेटम हुन्छ परदेशमा छु सानो सम्झे मन हुन्छ परदेशमा छु सानो सम्झे मन त्यस्तै रहेछ परदेशी जीवन बिर्सियो घर सानो लेन भन भेटम भेटम हुन्छ जहिले नीति हुन्छ परदेशमा छु सानो सम्झे मनाउँछ परदेशी जीवन बिर्सियो घर सानोले नभन भेटम भेटम हुन्छ जहिले नि तिमीलाई नै भेटम भेटम जान्छ परदेशमा छु सानो सम्झे मन रुन्छ परदेशमा छु सानो सम्झे मन रुन्छ छिट्टै सानो